सोपन्छी सबको गुण भाषा घरैबाट पैदा हुन्छ दाउरा पाता घाँस प्राणवायु अक्सिजन वनले नै दिन्छ डाँडेले खायो भने प्राण सम्हालिन्छ सोचौँ अब सबैले सोचौँ मनमा लगाउन नखोजौँ सोचौँ अब सब सन्त कापुला बन भए पानी मुहान सर्सिएर आउँछ अमृत जल्दै ठाउँमा बर्सिएर आउँछ वर्ष जे हाम्रा सम्पत्ति र धन भरा भयो भने स्वस्थ तन मन न्याउली चरी ढुकु चरी धुरु धुरु रुन्छ बुझकारी मानिस त